नमस्कार कार्यक्रम किसान पाठशालाबाट म प्रकाश पार्की रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हजको आफ्नै उत्पादनमा तयार पारिएको यो साप्ताहिक रेडियो कार्यक्रम हो तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि dot radio unity dot com dot एनपीबाट संसारैभरि सुनिराख्नु भएको छ हरेक आइतबार बेलुकी छ बजेर तीस मिनट जाँदा प्रसारणमा आउने कृषि विषय वस्तुमा केन्द्रित रहने गरी उत्पादन गरिने यो कार्यक्रमको नयाँ श्रृङ्खला हो किसानका लागि पाठशाला बनाउने प्रयत्न स्वरूप प्रसारणमा आएको यो कार्यक्रममा कृषि गतिविधि किसान वा सम्बन्धी क्षेत्रका व्यक्तिसँग गरिएको कुराकानी कार्यक्रममा प्रस्तुत हुने गर्दछन् आजको नयाँ श्रृंखलामा पनि सोही परिधिभित्र रहेर प्रस्तुत हुनेछौ आजको कार्यक्रममा डडेलधुरामा पशुपालनको अवस्था बारेमा केन्द्रित रही जिल्ला पशु सेवा कार्यालय डडेलधुराका वरिष्ठ पशु विकास अधिकृत डाक्टर चन्द्र ढकालसँग कुराकानी गरेका छौं तर कार्यक्रमको विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिले राख्छौ हप्ताभरिका कृषि सम्बन्धी समाचारमूलक गतिविधि गतिविधिको साथमा हुनुहुन्छ साथी दिलदीपेश देउबा डडेलधुराको भित्री मधेस क्षेत्र पशुराम नगरपालिका बाह्र आमपानीमा एक दिने अवलोकन भ्रमण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ युएसएआईडीको आर्थिक सहयोगमा रुडुकद्वारा सञ्चालित पहल कार्यक्रम अन्तर्गत एक दिने अवलोकन भ्रमण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको पत्रकार महान बहादुर महराले जानकारी दिएका छन् पशुराम नगरपालिका बाह्रमा राउटे बस्तीमा अवलोकन गरेको उनले बताएका छन् टोलीले राउटे बस्तीमा लगाइएको तरकारी बालीमा अवलोकन गरेको छ अवलोकनका क्रममा धेरै बोटहरू सुकेको भेटिएको छ चार पाँच महिना अगाडि राउटे समुदायका व्यक्तिहरूलाई पहलले नै प्लास्टिक घर र टमाटरका बोटहरू दिएको थियो साथै सोही ठाउँमा अन्तर्क्रिया कार्यक्रम समेत गरिएको पत्रकार महराले जानकारी दिएका छन् यो वर्ष पनि बैतडीमा मकै उत्पादनमा वृद्धि हुने देखिएको छ जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष समयमै मकैका लागि अनुकूल वर्षा भएकाले गएको वर्षको तुलनामा मकै उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ जिल्लाका विभिन्न ठाउँहरूमा किसानहरूले दिएको जानकारी अनुसार यो वर्ष मकै उत्पादन दोब्बरले वृद्धि हुने देखिएको राखिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक दानसिंह महराले जानकारी दिनुभएको छ केही ठाउँहरूमा भने हावाहुरी र जंगली जनावरले पुर्याइएको नोक्सानीका कारण मकै उत्पादनमा हरास आएको छ यस्तै परम्परागत रूपमा मकैको खेती गर्दै आएका यहाँका किसानहरूले उन्नत जात र आधुनिक पद्धतिबाट खेती गर्न थालेपछि औसत रूपमा गत वर्ष भन्दा कम्तीमा पच्चिस प्रतिशतले मकै उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि विकास कार्यालयका सूचना अधिकारी कर्ण बहादुर चन्दले बताउनु भएको छ जिल्लामा आधुनिक खेती प्रणालीको विकासका लागि बृहत्तर मकै उत्पादन कार्यक्रम सञ्चालन गरिएको र किसानहरूलाई यो वर्ष बीस मेट्रिक टन उन्नत जातको मकै वितरण गरिएको उहाँले जानकारी दिनुभयो भारतको दुधुवा नेशनल पार्कबाट आएको हात्तीको झुण्डले कञ्चनपुरका विभिन्न स्थानमा धानबालीमा क्षति पुर्याएको छ साउन महिनामा नेपाल प्रवेश गरेको हात्तीले कञ्चनपुरको परासन र रेकुवार बिचौवा देखतबोली र लालझाडी जंगल आसपासका क्षेत्रहरूमा धानबालीमा क्षति पुर्याएको हो साउन यता हालसम्म हात्तीले धान बालीमा क्षति पुर्याएकाले क्षतिपूर्तिको माग गर्दै अडसठी जना किसानहरूको निवेदन प्राप्त भएको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ हात्ती प्रभावित क्षेत्रमा चाँडै सर्वदलीय संयन्त्र बनाएर संयुक्त अनुगमन गरिने र अनुगमनपछि हात्ती पीडितलाई दिन सकिने क्षतिपूर्तिका विषयमा टुङ्गो लाग्ने सहायक वन अधिकृत वीरबहादुर ठगुन्नाले बताउनुभयो र कैलालीको धनगढी सँगै दक्षिणी क्षेत्रमा स्थानीय किसानले लगाएको धानबालीमा स्थानीय किसानले लगाएको बर्खे धानबालीमा खैरो पात र गवारो रोग देखिन थालेको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको छ धानको पातको मसिना नसा बीज पहिलो पन देखिनुका साथै पातमा खैरो रङ्गका मसिना थोप्लाहरू हुन थालेका छन् खैरो पातका कारण रोगी बिरुवा होचो हुने गाँजा कम लाग्ने र पुरै बोट मर्न थालेको कृषक लक्ष्मी शाहीले जानकारी दिनुभएको छ पसाउन लागेको धानको गाभामा किराले काट्ने र धानको पात सेतो खैरो हुने गरेको उहाँको भनाइरहेको छ यसरी मर्न शुरू भएका धान बिरुवा खेतमा हरियो रङ्गको घस्रिएर हिँड्ने ससना किरा देखिएको उहाँले बताउनु भएको छ यस्तै गवारोले धानको बिरुवाको डाँठ पात गुबोलाई असर पुर्याउन थालेको कृषक रामदिन चौधरीले बताउनु भयो धानको गुबा पुरै सुक्ने र धानका पात फट्याङ्राले खाने गरेकाले धानका बोट सुकेर धमाधम मर्न थालेपछि यहाँका कृषकहरू समस्यामा परेको उहाँले बताउनु भएको छ हप्ताभरिका कृषि सम्बन्धी समाचारमूलक गतिविधि सुनाउँदै हुनुहुन्थ्यो साथी दिलदीपेश देवबाले भर्खरै मात्र तपाईँले रेडियो खोल्नु भएको हो भने हामी कार्यक्रम किसान पाठशालामा छौ किसानका कुरा हुने कार्यक्रमको यो नयाँ श्रृंखला हो हामीले भर्खरै हप्ताभरिका समाचारमूलक गतिविधि प्रस्तुत गरेका थियौ अब लाग्दैछौ डडेलधुरामा पशुपालनको अवस्था बारेमा केन्द्रित रही जिल्ला पशु सेवा कार्यालय डडेलधुराका वरिष्ठ पशु विकास अधिकृत डाक्टर चन्द्र ढकालसँग गरिएको कुराकानी तर्फ Thank you. स्वागत छ यहाँलाई कार्यक्रम किसान पाठशालामा धन्यवाद म डाक्टर चन्द्र ढकाल वरिष्ठ पशु विकास अधिकृत जिल्ला पशु सेवा कार्यालय डडेलधुरामा विगत दुई वर्षदेखि कार्यरत छु डडेलधुरा जिल्लामा पशुपालनको अवस्था कस्तो छ डडेलधुरा जिल्ला पशुपालनको दृष्टिकोणले एउटा पोटेन्सियल जिल्लाको रूपमा रहेको छ विशेष गरी डडेलधुरा जिल्लाको भौगोलिक सम्भाव्यता हावापानी र यहाँको भौगोलिक परिवेश हेर्दा यो बाख्रा पालनको लागि उपयुक्त जिल्ला र राष्ट्रिय उत्पादनमा पनि बाख्राको अग्रणी जिल्लाको रूपमा रहन्छ भने जिल्लाको तल्लो भेग अथवा भित्री मधेस एरिया आलिताल जोगबुडा क्षेत्र डेरी पकेटको रूपमा विकसित हुँदै गएको छ यसको अलावा कुखुरा पालन व्यवसायमा पनि डडेलधुरा जिल्ला बिस्तारै बिस्तारै आत्मनिर्भर हुने क्रममा रहेको देखिन्छ यहाँका किसानहरू व्यावसायिक रूपमा पशुपालन गर्नतिर कतिको अग्रसर छन् पछिल्लो समयमा डडेलधुरा जिल्लामा व्यावसायिक कृषकको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ र गत वर्ष जिल्ला पशु सेवा कार्यालय डडेलधुराले सञ्चालन गरेका फोकस कार्यक्रम अन्तर्गत व्यावसायिक बाख्रा फार्म सुदृढीकरण गर्ने कार्यक्रम रहेको थियो व्यावसायिक डेरी पशुपालन गर्ने कार्यक्रम रहेको थियो र यी कार्यक्रमले पनि उल्लेखनीय रूपमा चाहिँ व्यावसायिक कृषकहरू वृद्धि गरेको देखिन्छ डडेलधुरा जिल्ला बाख्राको अग्रणी जिल्ला भएको हुनाले पछिल्लो समयमा एक लाख एकासी हजार नौ सय उन्नाइसको हाराहारीमा बाख्राको संख्या भएको देखिन्छ भने गत वर्ष मात्र तीसवटा संख्यामा व्यावसायिक फार्म सुदृढीकरण भएको छ र प्रत्येक फार्ममा पचासवटा भन्दा बढी माउ बाख्रा भएका तीसवटा बाख्रा फार्म हामी गत वर्ष सञ्चालन गर्न सफल भयौँ यसले तिसजना व्यावसायिक उद्यमी कृषकहरू सिर्जना गरेको छ यसको अलावा जिल्लामा एउटा बाख्राको स्रोत केन्द्र स्थापना भएको छ भने त्यस्तै डेरी व्यवसायमा पनि जिल्लाले प्रगति हासिल गरेको देखिन्छ विशेष गरी युवा लक्षित व्यावसायिक फार्म सुदृढीकरण कार्यक्रम अन्तर्गत गत वर्ष दसवटा कृषकहरूले व्यावसायिक फार्म स्थापना गरेका छन् जसमा एउटा फार्ममा पाँचवटा भन्दा बढी गाई अथवा भैँसी भएका कृषकहरू फार्म स्थापना गरिराख्नु भएको छ भने अहिले विशेष गरी आलिताल जोगबुडा क्षेत्रमा चाहिँ राम्रो दुध उत्पादन भएको छ र दुध उत्पादनबाट उहाँहरूको आय आर्जनको साथसाथै व्यवसायीकरण र सहरको पैसा गाउँमा ल्याउने कार्यमा डेरी व्यवसायले राम्रो सहयोग गरेको देखिन्छ डडेलधुराका किसानहरूलाई व्यावसायिक रूपमा पशुपालनतिर आकर्षित गर्न पशु सेवा कार्यालयले के के काम गर्दैछ डडेलधुरा स्थित जिल्ला पशु सेवा कार्यालयको म्यान्डेट भनेको प्राविधिक सहयोग हो यसको अलावा कृषकहरूलाई व्यवसायीकरणको मूलधारमा ल्याउन जिल्ला पशु सेवा कार्यालयले आर्थिक प्राविधिक सहयोग गर्ने गरेको छ र विशेष गरी युवा र व्यावसायिक कृषकहरूलाई लक्षित गरेर उहाँहरूको फार्म सुदृढीकरण गर्ने संस्थागत रूपमा चाहिँ व्यवसाय दर्ता गराउने कृषकहरूलाई तालिम दिने दिने घोर सुधार गर्ने उन्न जातका गाई भैँसी भित्र्याउने नस्ल सुधार गर्ने कृत्रिम गर्भाधान गर्ने व्यवसाय प्रवर्धनको लागि डेरी सुधार गर्ने दुध संकलन तथा दुग्ध पदार्थको विविधीकरण गर्ने काममा जिल्ला पशु सेवा कार्यालयले सहयोग गरेको छ र विशेष गरी कृषकलाई पर्ने प्राविधिक सहयोगहरू फार्म लेआउट डिजाइन गर्ने कोर सुधारको लागि औषधि उपचारको लागि रोग नियन्त्रणको लागि एपिडेमिक इन्भेस्टिगेसन गर्नको लागि आकस्मिक रोग नियन्त्रणको लागि परजीवी नियन्त्रणको लागि प्रिभेन्टिभ बिज मेजर्सहरू अप्नाउनको लागि पशु बिमाको लागि र व्यवसायमा व्यवसाय उन्मुख कृषकको लागि ऋण लगानीको लागि जिल्लामा सञ्चालनमा रहेका वित्तीय सङ्घ संस्था बैङ्कहरूसँग सहकार्य गरेर सुलभ अथवा पाँच प्रतिशत ब्याज दरमा ऋण उपलब्ध गराउने कार्यमा समेत जिल्ला पशु सेवा कार्यालयले सहकार्य गरेको छ किसानलाई फेसिलिटेट कार्य गरेको छ भने बाख्राको हकमा व्यावसायिक बाख्रा पालनको हकमा कृषकको गोठ खोर प्राविधिक तरिकाले उपयुक्त छ छैन आधुनिक गोठ निर्माण गर्ने कृषकलाई व्यावसायिक बाख्रा पालनको लागि उन्नत प्रविधि सिकाउनको लागि विभिन्न किसिमका चाहिँ व्यावसायिक तालिम अभिमुखीकरण अवलोकन भ्रमण गराउने उनीहरूलाई उन्नत जातका बोका कृत्रिम गर्भाधान परजीवी नियन्त्रण रोग नियन्त्रण जस्ता कार्यक्रमको साथ साथै व्यावसायिक फार्महरूमा आर्थिक सहयोग समेत गर्ने काम गरिराखेको छ जिल्लामा जुन मौसमी भिन्नता छ भित्री मधेस क्षेत्र र अन्य पहाडी भेगहरूमा पशुपालनको अवस्था कस्तो छ अहिले भित्री मधेस क्षेत्र डेरी पकेट हो भित्री मधेस क्षेत्रमा विगतदेखि लगाइएका उन्नत जातका घाँसहरू फस्टाएको अवस्था छ जसले गर्दा पर्याप्त मात्रामा हरियो घाँस उत्पादन हुँदा ती क्षेत्रका किसानहरू डेरी व्यवसायमा निकै आकर्षित भएका छन् र अहिले पनि जिल्लामा दुधको उत्पादन हेर्दा यस वर्षमा हामीले सोह्र हजार मेट्रिक टन दुध उत्पादन गरेको देखिन्छ र विगत विगत पाँच वर्षदेखि हाम दुध उत्पादनको स्थिति लगातार रूपमा चाहिँ वृद्धि भएको देखिन्छ र यसले के पनि देखाउँछ त भन्दा जिल्लामा उत्पादन भएको दुधको अवस्थाले हेर्दा हामी दुधमा आत्मनिर्भर भइसकेको अवस्था छ र यसको साथसाथै यस वर्षमा मात्र तिन सय भन्दा बढी उन्नत गाई वितरण गरिएका छन् चिस्यान केन्द्र स्थापन भएका छ थप चिलिङ भ्याट स्थापना भएको छ र मासिक साठी हजार लिटर दुध धनगढी निर्यात भएको छ यसले ठुलो मात्रामा सहरको पैसा गाउँका कृषकहरूमा ल्याउने काममा यो डेरी प्रवर्धनको कार्यक्रमले सहयोग गरेको छ त्यस्तै डडेलधुराको पहाडी क्षेत्र बाख्रा पालनको लागि उपयुक्त क्षेत्र हो भने यो क्षेत्रमा व्यावसायिक फार्महरू खुलेका छन् कृषकहरूले कम्तीमा पनि व्यावसायिक स्केलमा बाख्रा पालन सुरु गर्नुभएको छ उहाँहरूको लागि आवश्यक पर्ने प्राविधिक ज्ञानहरूको लागि हामीले नियमित रूपमा चाहिँ तालिम ओरिएन्टेसनको साथसाथै टेली भेटनेरी टेली काउन्सेलिङ सर्भिसमा पनि जिल्लाबाट उपलब्ध गराएका छौँ भने किसानलाई रोग फैलिँदाखेरि अथवा कुनै पनि किसिमका चाहिँ समस्याहरू पर्दा जिल्ला पशु सेवा कार्यालय र माताका सेवा केन्द्रमा रहेका प्राविधिकहरूले फार्ममा जाने प्राविधिक सेवा दिने औषधि उपचार र रोग नियन्त्रणमा सहयोग गर्ने गरिराख्नु भएको छ भने बिमा कार्यालय बिमा कार्यालय जिल्ला पशु सेवा कार्यालयले एकदमै महत्त्वको साथ साथ कृषकहरूलाई चाहिँ अभिमुखीकरण गरेको छ फलस्वरूप हामीले पन्ध्र सयभन्दा बढी बाख्रामा यस वर्षमा बिमा गर्न सफल भयौँ जसले निकै ठुलो धनराशिको चाहिँ सुरक्षण गरेको छ किसानको जोखिम न्यूनीकरणको लागि चाहिँ योगदान पुर्याएको छ जिल्लामा व्यावसायिक पशुपालन किसानहरूको क्षमता विकासका लागि यहाँहरूले के कस्ता कार्यक्रमहरू सञ्चालन गरिराख्नु भएको छ क्षमता विकासको सन्दर्भमा जिल्ला पशु सेवा कार्यालयले विभिन्न समयमा तालिम कार्यक्रम सञ्चालन गरेको छ गाई भैँसी बाख्रा कुखुरा पालन तिन दिने कृषक स्तरको तालिममा हामीले छ सय पैँसठीजना महिला र साठीजना पुरुषलाई तालिम दिन सफल भयौँ भने गाई भैँसी बाख्रा कुखुरा पालन स्थलगत तालिम अन्तर्गत कृषक स्तरीय तालिममा बयालिस सय छयात्तर महिला कृषक र चार सय उनासी पुरुषलाई तालिम दियौँ त्यस्तै कृत्रिम गर्भाधान तालिम जुन क्षेत्रीय स्तरको तालिम थियो त्यसमा तिनजना महिला एघारजना पुरुष सहायक स्तर कर्मचारीलाई एकजना महिला आठजना पुरुष बाख्रा पालन कुखुरा पालन सम्बन्धी कृषक व्यवसाय स्तर अनुसारको तीनजना महिला सोह्रजना पुरुष गरेर सडचालिस सय अडचालिसजना महिला र पाँच सय सतहत्तर जना डडेलधुरावासीको पशुपालनमा क्षमता वृद्धि गर्न सफल भएका छौँ यसको अलावा हामी अगुवा कृषक व्यवसायी कृषकहरूलाई अवलोकन भ्रमणमा समेत सहभागी गराएर अन्य स्थानमा उत्कृष्ट प्रविधि सफलताको कथालाई प्रत्यक्ष रूपमा त्यो ठाउँमा गएर हेर्ने सिक्ने अवसर पनि जिल्ला पशु सेवा कार्यालयले उपलब्ध गराएको छ यस आर्थिक वर्षमा किसानका लागि कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै हुनुहुन्छ आगामी वर्षको लागि जिल्ला पशु सेवा कार्यालयमा सञ्चालन हुने कार्यक्रमको सन्दर्भमा कार्यक्रमहरू आउने क्रममा रहेका छन् सम्पूर्ण कार्यक्रमहरूको अख्तियारी प्राप्त नभइसकेको अवस्थामा जिल्ला पशु सेवा कार्यालयबाट सञ्चालन हुने निक्षेपित कार्यक्रममा विशेष गरी पशु विकास सेवा कार्यक्रम पशु स्वास्थ्य कार्यक्रम दलित एकल महिला महिला विपन्न हलिया लक्षित कार्यक्रमहरूको अलावा युवा लक्षित कार्यक्रम बजार प्रवर्धन कार्यक्रम नियमनका कार्यक्रमहरू सञ्चालनमा रहनेछन् यसको साथसाथै केन्द्रीय कार्यक्रमको रूपमा पनि पशु स्वास्थ्य कार्यक्रम पशुपन्छी बजार प्रवर्धन कार्यक्रम पशु विकास सेवा कार्यक्रम र पशु सेवा तालिमको कार्यक्रमहरू आउने क्रममा छन् भने डडेलधुरा जिल्लामा कृषि तथा खाद्य सुरक्षा आयोजना व्यवसाय कृषि तथा व्यापार आयोजना राष्ट्रपति चुरे तराई मधेस रङ्गुन प्रणाली सघन आयोजना सञ्चालनमा रहेका छन् यी कार्यक्रम कार्यक्रमहरू विशेष गरी व्यावसायिक कृषि तथा व्यापार आयोजनाले व्यावसायिक फार्म स्थापना गर्ने कार्यक्रममा बढी फोकस छ भने कृषि तथा खाद्य सुरक्षा आयोजनामा कृषकहरू विशेष गरी महिला बालबालिकाहरूको खाद्य पोषण सुरक्षा इन्स्योर गर्ने महिलाको कार्यबोझ न्यूनीकरण गर्ने र कृषि तथा पशुपालनको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू रहन्छन् भने राष्ट्रपति चुरे तराई मध्य संरक्षणमा रङ्गुन नदी विशेष गरी चुरे संरक्षणसँग सम्बन्धित र आय आर्जन र रोजगारी सिर्जना सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने गरी कार्यक्रम तर्जुमा भएका छन् र सम्पूर्ण कार्यक्रमको अख्तियारी नआइपुगेको हुनाले प्रत्येक कार्यक्रमहरूको विषयमा हामी पछि जानकारी गराउनेछौँ किसानहरूले जिल्ला पशु सेवा कार्यालयबाट सेवा पाउनका लागि के कस्ता प्रक्रियाहरू अप्नाउनु पर्छ राम्रो प्रश्न राख्नुभयो कृषकहरूको विविध प्रकारका समस्याहरू पशुपालनका समस्याहरूमा जिल्ला पशु सेवा कार्यालयले समाधान गर्ने यसको म्यान्डेट रहेको छ विशेष म्यान्डेट भनेको प्राविधिक सहयोग हो र जिल्ला पशु सेवा कार्यालय मातहतका दसवटा सेवा केन्द्र र दसवटा अरू सामुदायिक पशु सेवा केन्द्रबाट विशेष गरी पशु पशुपन्छीको उपचार र स्वास्थ्य सम्बन्धीका समस्याहरू निराकरण गर्ने हाम्रो प्राथमिक दायित्व पर्छ भने यसका अलावा किसानले जान्न चाहेका सिक्न चाहेका प्रविधि हस्तान्तरण गर्ने प्रविधि प्रसारण गर्ने डेमोन्स्ट्रेसन गर्ने अर्को हाम्रो मुख्य कार्यक्षेत्र हो र समस्याका आधारमा र आवश्यकताका आधारमा र समन्वयको हिसाबमा अन्य निकायहरू वित्तीय सङ्घ संस्थाहरूसँग बिमाका संस्थाहरूसँग र अन्य विकाससँग साझेदार सङ्घ संस्था गैर सरकारी निकायहरूसँग सहकार्य गरेर आय आर्जन खाद्य सुरक्षा जनस्वास्थ्य संरक्षण रोजगारी सिर्जना योजना महिलाको कार्यबोझ न्यूनीकरणसँग सम्बन्धित कार्यक्रमहरू त्योसँग सम्बन्धित समस्याहरूलाई हामी एड्रेस गर्ने गर्छौँ यसको लागि प्रक्रिया के गर्नुपर्छ किसानहरूले प्राविधिक समस्याको लागि जिल्ला पशु सेवा कार्यालयको अगाडि नै हामीले नागरिक बडापत्र राखेका छौँ नागरिक बडापत्रमा सेवाको प्रकृति लाग्ने शुल्क लाग्ने समय र त्यसको लागि आवश्यक प्रक्रियाहरू उल्लेख गरिएको छ जुन हामीले कार्यालयको बोर्ड अगाडि नै राखेका छौँ र हामी क्षतिपूर्ति सहितको नागरिक बडापत्र लागू गरिसकेको हुनाले यसबाट सेवाको प्रकृति अनुसार यसबाट उपलब्ध हुने सेवा छिटो छरितो र चुस्त रूपमा प्रवाह गर्नको लागि जिल्ला पशु सेवा कार्यालय सदा तत्पर छ डडेलधुरा जिल्लामा पशुपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउन किसानलाई के भन्नुहुन्छ राम्रो प्रश्न सोध्नुभयो यहाँले डडेलधुरा जिल्ला पशुपालनको लागि उपयुक्त जिल्ला हो सम्भाव्य जिल्ला हो विशेष गरी जिल्लाको पहाडी क्षेत्रहरू बाख्रा पालनको लागि अति उत्तम देखिन्छ किनभने यहाँको भूगोल यहाँको हावापानी यहाँको वन जङ्गल र प्रकृतिले यो व्यवसायको लागि चाहिँ बढी सुट गर्छ त्यसैले विशेष गरी युवा पढे लेखेका र स्वदेशमै स्वरोजगार गर्न चाहने युवा र जाँगरिला युवाहरूलाई हामी जिल्ला पशु सेवा कार्यालयको तर्फबाट के अनुरोध गर्छौँ भने तपाईँहरू आउनुहोस् हामी प्रविधि सिकाउँछौँ तपाईँहरूको लाई आर्थिक रूपमा पहुँच पुर्याउँछौँ वित्तीय संघ संस्थाहरूसँग सहकार सहकार्य गरेर नेपाल सरकारले अवलम्बन गरेको जुन कृषि क्षेत्रमा पाँच प्रतिशतको लगानीमा ऋण उपलब्ध गराउने कार्यमा हामी फेसिलिटेसन गर्छौँ त्यस्तै तपाईँहरूको पशुधनको सुरक्षाको लागि बिमा कार्यमा हामीले चाहिँ फेसिलिटेसन गर्छौँ सहकार्य गर्छौँ तपाईँहरूलाई चाहिने प्रविधिको साथसाथै प्राविधिक सेवा सुविधाहरू दिने क्रममा हामी सहयोग गर्छौँ यति मात्र हो कि यहाँहरू जोसका साथ एउटा डिटर्मिनेसनका साथ म यो व्यवसाय गर्छु गाउँमा नै स्वरोजगार गर्छु र आय आर्जन गर्छु भन्ने दृढ विश्वाससँग आउनुभयो भने हामी तपाईँहरूसँग हातेमाला गर्छौँ र सक्दो प्रयास गर्छौँ तपाईँहरूलाई व्यवसायीकरण गर्ने क्रममा हातमा हात मिलाउन तयार छ अन्तमा मैले सोध्न छुटाएका र तपाईँले भन्नै पर्ने केही कुराहरू छन् धेरै कुराहरू आइसकेका छन् त्योभन्दा नि मुख्य कुरा के छ भने तपाईँहरूको पशुपालन सम्बन्धी कुनै पनि समस्या छन् जिज्ञासा छन् भने जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस् जिल्ला पशु सेवा कार्यालय माताका सेवा केन्द्र सामुदायिक पशु सेवा केन्द्र र जिल्लामा रहेका पशु प्राविधिकसँग चाहिँ समस्या सुनाउनुहोस् हेजिटेसन कुनै पनि सङ्कोच नमान्नुहोस् समस्या नलुकाउनुहोस् होइन प्रविधि अवलम्बन गरौँ यति मात्र गर्न सक्यौँ भने पनि हामीले हाम्रा समस्याहरू समाधान गर्न सक्छौँ हुन्छ व्यस्तताका बावजुद हामीलाई समय उपलब्ध गराउनु भयो यहाँलाई धेरै धेरै धन्यवाद छ यहाँलाई पनि धन्यवाद अवसर दिनुभयो श्रोता अहिले तपाईँले सुन्नुभयो डडेलधुरामा पशुपालनको अवस्थाको विषयमा रही जिल्ला पशु सेवा कार्यालय डडेलधुराका वरिष्ठ पशु विकास अधिकृत डाक्टर चन्द्र ढकालसँग गरिएको कुराकानी यो सँगै हामी कार्यक्रमको अन्तमा आइपुगेका छौँ आजको कार्यक्रमबाट तपाईँ श्रोताले केही न केही त ज्ञान आर्जन गर्नुभयो होला भन्ने आशा लिएका छौँ हामी आगामी श्रृङ्खलामा नयाँ विषय वस्तु सहित आउने नै छौ तर त्यो भन्दा अगाडि आजको कार्यक्रम कस्तो लाग्यो कुनै प्रतिक्रिया वा सुझाव दिन मन लागेको छ भने हामीलाई तपाईँका प्रतिक्रिया अथवा सुझाव पठाउन सक्नुहुनेछ पठाउनका लागि ठेगाना रहेको छ कार्यक्रम किसान पाठशाला सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्ज अमरगढी नगरपालिका पाँच खलङ्गा डडेलधुरा तपाईँ हामीलाई मोबाइलबाट मेसेज पनि पठाउन सक्नुहुनेछ त्यसका लागि मोबाइलको मेसेज बक्समा गएर आरयु स्पेस केपी स्पेस अनि आफ्ना मनमा लागेका कुराहरू लेखेर पैँचालिस छ्यालिसमा पठाउन सक्नुहुनेछ त्यस्तै तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल ठेगाना हो info dot radio unity at Gmail dot com हौस् त श्रोता आजका लागि प्राविधिक मित्र प्रतीक्षा हामीलाई धन्यवाद अनि तपाईँ प्रसारण क्षेत्रभित्र र अनलाइनमा सुनेर साथ दिनुहुने श्रोतालाई पनि विशेष आभार प्रकट गर्दै कार्यक्रम प्रस्तुत प्रकाश पार्के विदा हुन्छु अर्को साता फेरि भेटौँला नमस्कार